सम्झेर आउँछु छिटै भए मेरो भन डोलाउँथे डाडो सानो भनेर बोलाउँथे हिँड्ने बेला रोए कि थियो धर्के धेरै टाढा आएको छु पिहारी घर सम्झेर टाढै टाढा आएको छु बिहारी घर सम्झेर आउँछु छिटै भए छोरोकी छन् बेगै दिनदेखि यस्तै रहेछ परदेशी जिन्दगी हिँड्ने बेला रोएकी थियो धर्की धेरै टाढा आएको छु पिहारी घर सम्झेर आउँछु छिटै फर्के जन्मेकै दिनदेखि परदेशी बेला रोए कि थियो धर्के टाढा आएको छु प्यारी घर सम्झेर आउँछु छिटै भएकी टाढा आएको छु प्यारी घर साउकरी हिँड्ने बेला रोए कि थियो धरकी धेरै टाढा आएको छु पिहारी घर सम्झेर आउँछु छिटै फर्के फर्किन्छु कुनै दिन पछि लागेको साउकोरी हिँड्ने बेला रोए कि थियो सम्झेर आउँछु छिटै फर्की धेरै टाढा आएको छु बिहारी घर सम्झेर